साप्ताहिकमा कार्यक्रम लोकझङ्कारको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँकै लोक सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुन्छौँ र त्यहाँ बाटो विदा भएर जान्छौँ हामी त्यही समयमा हामी निकै नै रमाइला लुकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने गर्छौँ मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिसमा हामी गरिराखेका छौँ कार्यक्रममा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ र आजको व्यवसायमा भर्खरै बजारमा आएका लुकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिरहेका छौँ मिठा मिठा लुकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन भएका लोकदोरी भाकालाई आजको यो बिहिबारे बसाइमा हामी कार्यक्रममा स्थान दिने गर्छौँ र कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाकालाई जोड्न चाहन्छु प्रदीप त्रिपाठी अनि पूजा गुरुङको सोध्छु कहिले कहिले निकै नै रमाइलो लोकदोरी भाका पछि कार्यक्रममा फेरि उपस्थित हुने नै सुन्दै गर्नुहोला रेडियो अर्पण एक सय चार पाँच मेगा फुलैले सोच्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले नराम्रै कस्तो त्यति पानी हो जिन्दगीमा मैले कस्तो त्यति पानी हो जिन्दगीमा मैले चिन्ता कहिले भइहाल्ने सोच्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले नराम्री हेर्दिन राम्राले हेर्दैन कस्तो खेती पाउने हो जिन्दगीमा मैले राम्री मै गइहाले राम्री पहिल्यै अर्काकै भइहाले सोच्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले सपना हेरेर सोध्छु कहिले कहिले निकै नै रमाइलो लोकदोहोरी भाका थियो प्रदीप त्रिपाठी अनि पूजा गुरुङको सुमधुर आवाजमा सजिएको यी लोक भाकालाई कार्यक्रम लोकझङ्कारको व्यवसायमा आजको पहिलो स्थानमा हामीले राख्यौँ र कार्यक्रम के व्यवसायमा अझै अझै पनि हामीसँग निकै नै रमाइला लोकदोहोरी भाकाहरू छँदैछ तपाईँलाई निकै नै रमाइला लोकदोहोरी भाकाहरू बजाएर थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ र कार्यक्रमको व्यवसायमा निकै नै रमाइला र भर्खरै बजारमा निस्केका लोकदोहोरी भाकालाई स्थान दिने पालो रहेको छ आजको यो बिहिबारे व्यवसायमा र फेरि पनि अर्को एउटा भाकालाई जोड्न चाहन्छु धन्यवाद छ स्टोरी विष्णु माझी अनि आयुष परियारको सुमधुर आवाज रहेको छ यो भाकामा यो भाकापछि एकै एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छु रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाज र कार्यक्रम लोकझङ्कारको बसाइ सँगै रहनुहोला तडपी तडपी रोनेको छ मझै भागे बानी एरी तडपाएकेलाई आफैसँग हारेको मान्छेलाई धन्यवाद छ निष्ठुरी मलाई छोरी जानी तिम्रै झल्को पलको तडपी तडपी रोनेको छ म मझै भागे नानी तिम्रै झल्को सम्झना पल पलको तडपी तडपी रोनेको छ म मझै भागे नानी ठिकै हुनुहुन्छ सबैका लागि सधैँका लागि अर्पण एक सय चार थोप्रो पाँच छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस शत प्रतिशत ग्यारेन्टीका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 विक्रेता रहेको जानकारी गराइन्छ रत्नगर चितवन टाढी मनोरञ्जन मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कला कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर नाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी राम्रो विचार समाचार गीत सुन्न पाउँछ राम्रो विचार समाचार गीत सुन्न पाउँछ एक सय चार थोप्लो पाँचमा रेडियो अर्पण आउँछ गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बिहिबारे बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ र मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ ढिला नगरिकन अर्को एउटा भाकालाई जोड्न चाहन्छु कार्यक्रमको पृष्ठभूमिमा पूर्णकला विश्व अनि रामजी खाँडको सुमधुर आवाजमा सजिएको मेरो मुख देख्न भने निकै नै रमाइलो लोकदोरी भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छु रेडियो अर्पण सुन्दै गर्नुहोला बदल्ने त्यही जो म पागलले मेरो मुख देख्न पाउँदिन कहाँ छ यो सन्देश सुनेर भेट्नलाई आउनु है त आकाशको त्यही जुन खोज्छु म पागलले मेरो मुख देख्न आउँदिन कतै सन्देश सुनेर भेट्नलाई आउनु है त छिटै कहाँ छौ कहाँ छौ बेसी यो सन्देश सुनेर भेट्नलाई आउनु है त छिटै मिठो सुमधुर भाकापछि कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारकी बसाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको आजको बसाइमा भने निकै नै रमाइला लोकदोरी भाकालाई हामीले आज कार्यक्रममा स्थान दियौँ र यिनै भाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ भोलि फेरि अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यति बेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यति बेलासम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका साथी राजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि दुनियाँले पागल भन्छ मलाई रामची खाँड अनि पूर्णकला विश्वको सुमधुर आवाजमा सजिएको भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै कार्यक्रम लोकसङ्कारको यो श्रृङ्खलाबाट ओजेल पर्छु नमस्कार गर्छु म मृत्युलाई अघा सकिन म तिम्रो मन पगा दुनियाँले पागल भन्छ हो म पागल हो तिम्रै निम्ति पागल हो तिम्रै नाम जपी जापी मर्नी मान्छ मलाई बिजा पनि मर्नी मन छ